हामी प्रेस स्वतन्त्रताको पक्षमा छौँ र नेपालमा सामुदायिक रेडियोले मात्रै प्रेस स्वतन्त्रताको रक्षा गर्न सक्छ नेपालमा सामुदायिक रेडियोले मात्रै देशमा विकासको एजेन्डा अगाडि बढाउन सक्छ देशमा सामुदायिक रेडियोले मात्रै दिगो शान्ति स्थापना गर्नको लागि मद्दत पुर्याउन सक्छ सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुन्छ सामुदायिक रेडियो भनेको परिवारको सदस्यहरूको रेडियो जब परिवारको सदस्यहरू एक हुन्छ त्यो घरमा जहिले पनि सुखै सुखी शान्ति हुन्छ र त्यो घरको परिवार जहिले पनि बलियो हुन्छ सशक्त हुन्छ प्रभावशाली हुन्छ सृजनशील हुन्छ त्यसैले सामुदायिक रेडियोको आज जुन किसिमको समाजमा यसको पहुँच र प्रभाव यसको लोकप्रियता र ख्याति यसले आर्जन गरेको विशेषताको हामीले वर्णन गरेर व्याख्या गरेर विश्लेषण गर्न सक्दैनौँ आदरणीय